भूकम्प पीडितलाई आठ लाखसम्म दिने सरकारको घोषणा प्रधानमन्त्रीको वक्तव्य प्रचारमुखी मात्रै भएको एमालेको टिप्पणी मधेसी मोर्चाले राखेका माग पूरा हुन नसक्ने राप्रपाका अध्यक्ष राणाको भनाई सर्वोच्चद्वारा निर्वाचन मिति घोषणा जुलाईमा कारण देखाउन आदेश जारी अमेरिकी र रुसी विमानबीच आकाशमै तनाव दुई विमानबीचको उडान दूरी दस फिट मात्रै र नेपाली क्रिकेटका पूर्व प्रशिक्षक पुबुद दासा नायकै अमेरिकी क्रिकेट टिमका प्रशिक्षकमा नियुक्त प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म वीरेन्द्र खबर अब विस्तारमा सुन्नुहोस् सरकारले भूकम्प पीड़ितका लागि आठ लाखसम्म दिने घोषणा गरेको छ आज व्यवस्थापिका संसदमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीड़ितलाई घर निर्माणका लागि दिने भनिएको दुई लाख अनुदान अपर्याप्त भएको भन्दै एक लाख थप्ने घोषणा गर्नुभयो यस्तै सरकारले सामूहिक जमानीमा तीन लाख निर्व्याजी ऋण दिने भूकम्पका कारण आवाससँगै पेसा र रोजगारी गुमाएका परिवारलाई स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजना धितोका आधारमा सहुलियतपूर्ण ब्याजदरमा दुई लाखसम्म ऋण दिने पनि प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ आफू प्रधानमन्त्री हुनु अघि झण्डै चालिस हजारले मात्रै राहत पाएकोमा अहिले तीन लाख उन्नाइस हजार पुगे पनि आफू देशमा सन्तुष्ट नभएको उहाँको भनाइ थियो यस्तै प्रधानमन्त्री प्रचण्डले राजनैतिक सहमतिकै आधारमा असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुङ्गो लगाइने पनि घोषणा गर्नुभएको छ यस्तै सरकारले विदेशी जेलमा रहेर ब्लड मनी कुरिरहेका नेपाली कामदारलाई छुटाउन पाँच लाख रूपियाँ सीड मनी दिने घोषणा गरेको छ यस्तै सरकारले सातै प्रदेशमा उपभोक्ता अदालत गठनको प्रक्रिया तत्काल शुरू गर्ने कर्णालीका पाँच वर्ष मुनिका बालबालिकालाई दिँदै आएको रकम दोब्बर बनाउने कर्णालीमा वितरण गर्दै आएको चामलको मात्रा बढाउने पनि घोषणा गरेको छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको संज्ञा दिएको छ साउन उन्नाइस गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित प्रधानमन्त्रीले पहिलो पटक आज व्यवस्थापिका संसदमा सरकारका प्राथमिकता हालसम्म उपलब्धिका बारेमा एक घण्टा लामो लिखित मन्तव्य राख्नु भएको थियो बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाई राख्नु सस्तो प्रचार मात्र भएको टिप्पणी गर्नुभएको छ प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा मात्र नभएकोले स्रोतमाथि पनि उहाँले प्रश्न उठाउनुभयो उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्ला मात्रै भएको बताउनु भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मधेसी मोर्चाले राखेका सबै मागहरू पूरा हुन सक्ने हुन नसक्ने बताउनु भएको छ आज नेपालगंजमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष राणाले संवैधानिक निकायका प्रमुख पदमा अङ्गीकृत नागरिकलाई स्वीकार्न नसकिने बताउँदै उहाँले मोर्चाका माग पूरा नहुन सक्ने बताउनुभयो तर अध्यक्ष राणाले मधेसमा दुई प्रदेश हुनुपर्छ भने मधेसी मोर्चाको मागसँग आफू सुरुदेखि नै सहमत रहेको बताउनु भएको छ त्यस्तै उहाँले तराई मधेसका एक तिहाई जनसंख्यालाई बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने पनि बताउनुभयो संविधान कार्यान्वयनका लागि आफ्नो पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्वको सरकारमा संलग्न भएको बताउनु भएको छ सर्वोच्च अदालतले संघीय प्रतिनिधि सभाको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचन सम्बन्धी आवश्यक कानून निर्माण गरी निर्वाचनको मिति घोषणामा ढिलाइ हुनुको कारण देखाउ आदेश जारी गरेको छ न्यायाधीश डाक्टर आनन्द मोहन भट्टराईको एकल इजलासले आज अग्रा सहित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुका कारण पन्ध्र दिनभित्र लिखित जवाब पेश गर्न भनिएको छ आदेशमा संवैधानिक र कानूनी प्रक्रियामा जटिलता देखिएको हुनाले विपक्षीलाई ढिलाइ हुनुका कारण लिखित रूपमा पेश गर्न भनिएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय व्यवस्थापिका संसद लगायतलाई विपक्षी बनाई अधिवक्ता डाक्टर चन्द्रकान्त ग्यावाली विमल ग्यावाली लीलाधर उपाध्याय र शशिकुमार कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो हलिया प्रतिनिधिले मुक्त गर्न छुटेका हलियाहरूतर्फ सरकारले ध्यान नदिएको आरोप लगाएका छन् मुक्त गरिएका हलियाहरूको पुनर्स्थापनामै समस्या रहेका बेला विभिन्न जिल्लाका हलिया मुक्ति समाजका प्रतिनिधिले यस्तो आरोप लगाएका हुन् बुधबार मात्रै डडेलधुरा सदरमुकाम क्षेत्रमा भूमि सुधार तथा व्यवस्था मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सहसचिव टीकाराम घिमिरेले अहिले मुक्त गरिएका हलियाहरूको प्रमाणीकरण उनीहरूलाई परिचय पत्र वितरण र पुनस्थापनामा मात्र काम गर्न सकिने बताए पनि उनीहरूले भने बिहिबार डडेलधुरामै गरेको कार्यक्रममा उनीहरूका पनि व्यवस्थापन गर्नुपर्ने बताएका हुन् मध्यपश्चिमका सुर्खेत जाजरकोट र हुम्ला गरी तीन जिल्ला र सुदूरपश्चिमका सबै जिल्ला का सहित बाह्र जिल्लाका जिल्ला हलिया मुक्ति समाज महासंघका प्रतिनिधिहरूले छूट रहेका हलियाहरूको विवरण सरकारलाई उपलब्ध गराएको भए पनि उनीहरूलाई नसमेटिएको दावी गरेका छन् कार्यक्रममा जिल्ला हलिया मुक्ति समाज डडेलधुराका अध्यक्ष तुलाराम सार्कीले भने डडलधुराको अस्सी ग्राममा रहेका मुक्त हलियाहरूको विवरण हामीले सरकारलाई पठायौं तर सरकारले छुटाएको छ कार्यक्रममा बोल्दै भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सहसचिव टीकाराम घिमिरेले हलियाहरूका सबै समस्याहरू मन्त्रालयमा पुर्याउने र मागलाई पनि सम्बोधन गर्नतिर सरकारलाई पनि आग्रह गर्ने बताएका छन् कार्यक्रममा मन्त्रालयको उपसचिव गोकर्ण शर्माले देशभरि अहिले सरकारले अहिलेसम्म जम्मा मुक्त गरिएका सोह्र हजार नौ सय त्रिपन्न परिवार मुक्त हरियाहरूमध्ये एघार हजार जनाको प्रमाणीकरण गरिएको र आठ हजार नौ सय तेइस जनालाई परिचय पत्र पाएको बताउनुभयो डडेलधुरामा साक्षर गाविसको संख्या छ पुगेको छ आज जिल्लाको छैटौं साक्षर गाविसको रूपमा मष्टमाण्डो गाविसलाई घोषणा गरिएसँगै साक्षर गाविसको संख्या छ पुगेको हो आज परेको अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा मस्टामाण्डौ गाविसलाई साक्षर गाविस घोषणा गरेको गाविस सचिव तथा गाउँ शिक्षा समितिका अध्यक्ष गणेश राज पनेरूले जानकारी दिएका छन् गाविसले साक्षरका लागि आवश्यक सबै सूचकहरू पूरा गरेपछि आज एक औपचारिक कार्यक्रमको आयोजना गरी घोषणा गरेको उनले जानकारी दिएका छन् यसअघि समयजी भद्रपुर गणेशपुर कोटेली र बेलापुर गाविस साक्षर घोषणा भइसकेका छन् जिल्लालाई शैक्षिक सत्रभित्र साक्षर घोषणा गर्ने लक्ष्य राखिएको छ अठार गाविस र दुई नगरपालिका रहेको जिल्लाका गाविसहरू पुष माघभित्रै साक्षर घोषणा गर्ने योजना तयार भइसकेको र नगरपालिकाहरूले साथ दिएमा लक्ष्यभित्रै साक्षर जिल्ला घोषणा गर्न सकिने जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त विष्टले जानकारी दिएका छन् यसैबीच गाविस स्तरीय बाल सञ्जाल समिति समयजीको आयोजनामा बाल कल्याण उच्च मावि पुलेकमा विभिन्न खेलकुद प्रतियोगितासँगै बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीहरूको भूमिका विषयक वक्तित्व कला प्रतियोगिता सञ्चालन गरिएको गाविस सचिव पुष्पराज जोशीले जानकारी दिनुभएको छ खबरमा अब देश बाहिरका खबर अमेरिकी र रुसी बीच आकाशमै तनाव बढेको छ दुई विमान एक आपसको दस फिट दूरीमा उडान भरेको बताइएको छ यो दूरी हवाई सुरक्षाको दृष्टिले निकै संवेदनशील मानिन्छ समाचार एजेन्सीका अनुसार ब्ल्याक सीको आकाशमाथि एक अमेरिकी जासुसी विमान उडान भरिरहेको अवस्थामा रूसी लडाकु विमान निगरानीका लागि आएको थियो रूसी विमानले अमेरिकी विमानको दस फिट दूरीमा उडान भर्दै निगरानी गरेको बताइन्छ करिब उन्नाइस मिनटसम्म यी दुई विमान आपसमा निकै निकट उडिरहेका थिए रूसी अधिकारीका अनुसार अमेरिकी विमानले हवाई सीमा उल्लंघन गरेपछि लडाकु विमानले त्यसको निगरानी गरेका हुन् तर अमेरिकी अधिकारीहरूले भने रूसी विमानका कारण तनावपूर्ण स्थिति निम्तिएको भन्दै अमेरिकी विमानले संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको बताएका छन् यसअघि पनि रुसी र अमेरिकी बीच यस्ता विषयमा तनाव हुँदै आएको थियो गत अप्रेलमा पनि बाल्टिक सागरमा अमेरिकी र रुसी विमान आपसमा निकै निकट आइपुगेका थिए खबरको अन्त्यमा एउटा खेल खबर नेपाली क्रिकेटका पूर्व प्रशिक्षक पुबुदु दासा नायके अमेरिकी क्रिकेट टीममा प्रशिक्षक भएका छन् श्रीलंका पूर्व wicket keeper batsman Dassanayake सन् दुई हजार एघारदेखि दुई हजार पन्ध्रसम्म नेपाल क्रिकेटका प्रशिक्षक थिए आइसिसी अमेरिकाले आज दासा नायकको अमेरिकन क्रिकेट टीमका प्रशिक्षकमा नियुक्ति भएको जानकारी दिएको हो दासा नायके नेपालकै प्रशिक्षक रहँदा Nepal world cricket league division चारबाट वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप साथै सन् दुई हजार चौधको टी ट्वेन्टी वर्ल्ड कपसम्म पुगेको हो धसनाइके नै प्रशिक्षक रहँदा क्यानाडा सन् दुई हजार एघारको वर्ल्ड कपमा पुगेको थियो यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षक पुनः एकपटक भूकम्प पीडितलाई आठ लाखसम्म दिने सरकारको घोषणा प्रधानमन्त्रीको वक्तव्य प्रचारमुखी मात्रै भएको एमालेको टिप्पणी मधेसी मोर्चाले राखेका माग पूरा हुन नसक्ने रापरबाका अध्यक्ष राणाको भनाई सर्वोच्चद्वारा निर्वाचन मिति घोषणा ढिलाइमा कारण देखाउने आदेश जारी अमेरिकी र रुसी विमानबीच आकाशमै तनाव